बेलुका रात्रि भोजको आयोजना गर्नु भएको छ तेइस वर्षपछि आज नेपाल भारत संयुक्त आयोगको बैठक काठमाडौँमा हुँदैछ नेपाल भारत तेस्रो बैठकमा पहिलो र दोस्रो बैठकभन्दा फरक ढंगले छलफल हुने अधिकारीहरूले बताएका छन् बैठक पाँच विधामा केन्द्रित रहने बताइएको छ दुवै मुलुकका उच्च पदस्थ अधिकारी र विज्ञ प्रतिनिधिहरूको हिजोको बैठकले आजको बैठकका एजेण्डा तय गरेको छ बैठकमा राजनीति सुरक्षा सिमाना तथा सीमा व्यवस्थापन आर्थिक सहयोग तथा पूर्वाधार व्यापार एवं पार्वन ऊर्जा तथा जलस्रोत संस्कृति शिक्षा एवं संचारबारे गहन परामर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ बैठक अहिले केही बेरपछि काठमाडौँको दरबार मार्गमा रहेको होटल याकेन इतिमा हुनेछ उपचारका लागि सिंगापुर जानुभएका एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली मंगलबार स्वदेश फर्किँदै हुनुहुन्छ त्यहाँको नेशनल युनिभर्सिटी अस्पतालमा उपचाररत एमाले अध्यक्ष शर्मा हिजो बेलुकानी अस्पतालबाट फिर्ता हुनु भएको छ वहाँ यही साउन छ गते सिंगापुर गई साउन सात गते अस्पताल भर्ना भएको थियो फंगल संक्रमणका कारण दायाँ हात सुन्निने क्रम नघटेकाले थप उपचार गराउन उहाँ सो अस्पतालमा भर्ना भएको थियो अध्यक्ष ओलीका सहयोगी इन्द्र भण्डारीले नेता ओलीको परीक्षण सकिएको र प्रतिवेदन पनि सामान्य आएकाले अस्पतालबाट फिर्ता हुनुभएको जानकारी दिनुभयो नलप्रासीको दुम्कीबास पासमा गैराती ट्रक एक आपसमा ठुक्किएर सड़कमै पल्टिँदा सुवारी आगमनमा समस्या भएको छ गैराती दुई बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा दुई ख चार चार सात पाँच नम्बरको ट्रकलाई सोही दिशाबाट आइरहेको लो एक ख तीन दुई तीन शून्य नम्बरको ट्याङ्करले ठक्कर दिँदा पनि पुनः विपरीत दिशाबाट आइरहेको युपी त्रिपन्न बेटी तीन शून्य नौ नौ नम्बरको ट्रकले उक्त ट्याङ्करलाई ठक्कर गरिदिएर मेट पल्टिँदा सुवारी आगमनमा समस्या भएको जिल्ला प्रहरीले सुनाएको छ दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको र अहिले केही तर्फी मात्र सड़क सुचारू भएको प्रहरीले सुनाएको छ पल्टिएका ट्रक सड़कबाट हटाउन चितवनबाट क्रेन बोलाइएको प्रहरीले सुनाएको छ राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेता तथा उपनेताको निर्वाचन आज हुँदैछ दिउँसो एक बजे दलको कार्यालय सिंहदरबारमा हुनेछ संविधान सभामा पार्टीको प्रत्यक्ष र समानुपातिक गरी तेह्र सभासद छन् दलको कार्यालयद्वारा सारे विज्ञप्तिका अनुसार संसदीय दलको नेता तथा उपनेता निर्वाचन कार्यक्रममा उम्मेद्वारको मनोनयन पत्र दर्ता बिहान आठ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन बिहान दस तीस बजेर मतदान एक बजे हुनेछ जिल्ला मालपोत कार्य खलढुङ्गाले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा अडसठी लाख राजस्व संकलन हुने अनुमान गरिए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 आज बेलुका पानी पर्न सक्ने सम्भावना रहे तापनि दिउँसो भने घाम लाग्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसमी रेसोप्रति सचेत भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो अब अन्तर्राष्ट्रिय समाचार इजरायल र हमास विद्रोही संगठन बाह्र घण्टा युद्ध विराम गर्न सहमत भएका छन् अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार आज बिहान आठ बजेदेखि युद्धविराम शुरू हुनेछ यसअघि अमेरिकी विदेश मन्त्री जोन केरीले इजरायल र हमास विद्रोहीलाई कम्तीमा सात दिन विराम गर्न आग्रह गरेका थिए बाह्र घण्टा युद्ध विराम गर्न सहमत भएपछि दुई पक्षलाई युद्ध विरामको समय लम्ब्याउने प्रयास भने जारी रहेको अधिकारीको भनाइ छ अमेरिकी विदेश मन्त्री केरीले आफूहरूसँगको वार्ताका लागि आधारभूत कुराहरू तयारी अवस्थामा रहेको र सोही अनुरूप दुवै पक्षलाई सहमतिका लागि आग्रह गरिने जानकारी गराएका छन् युद्ध युद्धविरामबारे इजरायल सरकारको आधिकारिक धारणा सार्वजनिक नभए पनि त्यहाँका मिडियाहरूले विरामका लागि सरकार सहमत भएको खबर प्रकाशन गरेको बीबीसी प्रविधिले जनाएको छ सम्पूर्ण विषयको डिजिटल जानकारी राख्ने सफ्टवेयर विकिपीडियाले अमेरिकी संसदबाट गरिने सम्पादन कार्यमा रोक लगाएको छ अमेरिकी संसदको प्रतिनिधि सभाको कम्प्युटरबाट विकिपीडियामा राखिएका जानकारी बारे बारम्बार सम्पादन गरी महत्वपूर्ण जानकारीमा क्षति पुर्याएको भन्दै विकिपीडियाले दश दिनका लागि प्रतिबन्ध लगाएको हो विकिपीडियाका अनुसार प्रतिनिधि सभाको कम्प्युटरबाट अमेरिकी ऐतिहासिक व्यक्ति बारे बारम्बार अफवाह फैलाउने खालका जानकारीहरू राख्न थालेपछि प्रतिबन्ध लगाएको हो अमेरिकी राजनेता तथा व्यवसायी जस्ता व्यक्तिहरूको विकिपीडिया पेजमा गलत जानकारी भरिएको विकिपीडियाले जनाएको छ अमेरिका पूर्व रक्षा मन्त्री डोनाल्ड रम्सफेल्डको बायोग्राफीमा उनलाई एलियन लिजार्ड अर्थात अन्तरिक्षबाट खसेको व्यक्ति भन्ने थपिएको प्रति विकिपीडियाले आपत्ति जनाएको छ विश्वका सबैजसो विषयमा गहिरो जानकारी राख्ने विकिपीडियामा प्रयोगकर्तालाई सम्पादनको अधिकार प्रदान गरिएकाले यस्तो घटना धेरै हुने गरेका छन् खेल समाचार श्रीलंका विरूद्धको दोस्रो टेस्टमा तीन सय चौवालिस रनले पछि परेको दक्षिण अफ्रिकाले आज तेस्रो दिनको खेल अगाडि बढ़ाउँदैछ श्रीलंकाले पहिलो पारीमा चार सय बयालिस रन बनाएको थियो हिजोदेखि पहिलो पारी थालेको अफ्रिकाले दोस्रो दिनको खेल समाप्तिमा तीन विकेट गुमाउँदै अन्ठानब्बे रन बनाएको छ नेपाली समय अनुसार बिहान सभा दस बजेपछि शुरू हुने खेलमा अफ्रिकाका हमेश हसिम अमला र एडवे लिबियर्सले अगाडि बढाउनेछन् अमला छयालिस तथा डेबियस एघार रन बनाएर क्रिजमा छन् बिहान दस बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक तेइस वर्षपछि आज नेपाल भारत संयुक्त आयोगको बैठक काठमाडौँमा हुँदै पहिलो र दोस्रो बैठकभन्दा फरक ढंगले हुने अधिकारीहरूको भनाई हिमाली अध्यक्ष ओली मंगलबार स्वदेश फिर्ता हुने राप्रपामा संसदीय दलको नेताका लागि चुनाव हुँदै इसरायल र हमास विद्रोही संगठन बाह्र घण्टा युद्ध विराम गर्न सहमत अमेरिकी संसदमा विकिपीडिया दस दिन प्रतिबन्ध र श्रीलंका विरूद्ध दक्षिण अफ्रिका सी तीन सय चौवालिस रनले पछाडि आज तेस्रो दिनको खेल शुरू हुँदै होस् त बिहान दस बजेको अर्पण समाचार सकियो सुजिता हमाल विधा नमस्कार जय Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच उनासठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै पेट्स पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात छ एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one मनोरञ्जनका लागि सुनो हजुर के एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम मार्शल लाखों लाखौंको सपना बाइक चढ्ने हुन्छ हिरो बाइक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 पाँच एकसठी शून्य सन्ताउन्न मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासय स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो अब मात्र मार्सल इम्पोरियममा के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक